कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा सशक्त योगदान पुर्याउने श्रेष्ठा साधक र सर्जकमा समर्पित यो कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र सशिन्द्र गौतमका साथमा नेपथ्यका सहयोगी सुफल सहित यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन हरेक हप्ताको आइतबार सोमबार र बिहिबार प्रसारण हुने कार्यक्रममा यहाँले आफूलाई लागेका गीतका बारेमा र कार्यक्रमको बारेमा प्रतिक्रिया हामीलाई हाम्रो फेसबुक वा हाम्रो ट्विटर यूजेवाईएएलओ उज्यालोमा मेन्शन गर्न सक्नुहुनेछ र मेरो Facebook P R A K S S Prakash dot S A Y M I साइमीमा पनि यहाँले आफ्नो टिप्पणी जाहेर गर्न सक्नुहुनेछ कार्यक्रमको शुरूआतमै हाम्रा तीन प्रिय मित्रहरूको प्रतिक्रिया यस प्रकार छ दिनेश राउत लेख्नुहुन्छ पुराना कालजयी गीतहरूको एउटा नयाँ श्रृंखलाको प्रतीक्षा गरिरहेको छु यो मरूभूमिमा मनोज कुलुङ लेख्नुहुन्छ साँचीकै प्रकाश सर सशेन्द्र गौतम अनि सुफल काफले सरको कार्यक्रम छनौटलाई सेल्युट गर्नै पर्छ एक भन्दा अर्को एक भन्दा अर्को पृथक जनप्रकाश सरको कार्यक्रमको आवाज सधैँ निरन्तरताको शुभकामना कृष्ण केसी लेख्नुहुन्छ हिजोको कार्यक्रम सुनेर संगीतकार जयदेवको बारेमा धेरै कुरा थाहा पाउँदा खुशी लाग्यो उनले दिएको नेपाली संगीतमा योगदान ठूलो रहेछ आजको कार्यक्रम नि सुन्दैछु कृष्ण केसी युए फुजाराबाट हामीलाई धेरै मित्रहरूले विदेशबाट प्रतिक्रिया पठाउँदा कार्यक्रम डाउनलोड गरेर सुन्छौं तर डाउनलोड पूरै सुन्न पाइँदैन प्राविधिक कारणले केही त्रुटि भएका छन् भनेर पनि सुझाव पठाउनु भएको छ यसबारेमा हामी यहाँहरूको जानकारी र सुझावका प्रतीक्षामा छौं कोशिश गर्नेछौं यसलाई अझै पनि हामी राम्रो अवश्य बनाउनेछौं हाम्रो ट्वीटरमा लेख्नुहुन्छ प्रदीप अधिकारी कञ्चनजंघा गीतको लागि धन्यवाद दाई धेरै खोजेको गीत हो यो अम्बर गुरूङको जिन्दगी हेर मुस्कुरायो सुन्ने निकै ठूलो अभिलाषा छ यहाँहरूको शुभेच्छा स्नेहका साथ आजको कार्यक्रम शुभारम्भ गर्न चाहन्छु रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको स्वरबाट हरिप्रसाद रिमाल अहिले अत्यन्त अस्वस्थ हुनुहुन्छ र उहाँले आफ्नो एल्बमको प्रकाशन गर्ने संस्थाबाट आफूलाई पाउनुपर्ने रकम नपाएको गुनासो टेलिफोनमा व्यक्तिगत रूपमा गर्नुभएको छ भने उहाँको स्वास्थ्य लाभको कामना गर्दै रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको शब्द र संगीतमा स्वर र संगीतमा प्रथम भेट मई भीतर पुत उठे थो नजर के झुके थो कदम के रुके थो प्रथम भेट मई भीतर पुत पुत उठे थो नजर के झुके थो कदम के रुके थो नजानी नजानी कनै लठियो कन नजानी नजानी कनै लठियो तन नजरमा कसैले लियो मन जति बिर्सु भन्छु उति सम्झिने झन् फगति नजरमा उठो हो जीत को रीत रे ओ क्यों जवानी झझल की नयापन छसल क्यों जवानी झझल की नयापन फगति नजर मां कसैले लियो मन जति बिरस धन छो हरिप्रसाद रिमाल नेपाली गद्य कविताका प्रखर कवि गोपाल प्रसाद रिमालका साइला भाइ हुन् भने शंकर लामिछानेका पनि भान्दै हुन् र हरिप्रसाद रिमालले शंकर लामिछानेको शब्द र नातिकाजीको संगीतमै मेरो आँसु तिम्रो मुटुबाट बग्नेछ गीतबाट रेड नेपालमा गायनको यात्रा शुरू गरेका थिए हिजोको कार्यक्रम जयदेवमाथि समर्पित थियो यसबारेमा दत्तात्रेय रायले लेख्नु भएको छ अजर अमर जयदेव उषा मंगेशकर को आवाज पनि धेरै दिनपछि सुन्न पाइयो अन्तिम गीत मन्ना डेको कति राम्रो उज्यालो सामीज्यू र गौतमज्यूलाई धन्यवाद भनेर लेख्नु भएको छ धन्यवाद दत्तात्रेय रोयज्यूलाई पनि र आजको कार्यक्रमको शुभारम्भमै हामीलाई सोनिस लाफाले युएबाट लेख्नु भएको छ प्रकाश दाजुको मधुर स्वरको साथमा सोनिम अजर अमर गीत अनि सांगीतिक इतिहासको धारावाहिक जानकारीको पर्खाईमा भनेर लेख्नुभएको छ सोनिस लाफाले त्यसै गरिकन राजेश्वर उदयले पाल्पाबाट लेख्नुभएको छ नेपाली कालजय गीतहरूको सुन्दर संग्रह लायक कार्यक्रम अनि गीतको सिर्जना र गीत संगीतबारे सामान्य कोशिशले नभ्याइने रोचक प्रसंगहरूको प्रकाश दाजुको संवेदनात्मक प्रस्तुतिको कार्यक्रम अझ राम्रो गीतको पर्खाईमा छु कर्णप्रिय गीतहरू सुन्न पाइन्छ होला आज त्यसै गरिकन सूरज उपाध्याय दुनै एक डोल्पा हाल युएसएबाट लेख्नुहुन्छ दाजु नमस्ते विदेशमा बसेर पनि यति राम्रो कार्यक्रम सुन्न पाउँदा साह्रै खुशी लागिरहेछ अहिलेको पिढ़ीलाई अजर अमर गीतहरूको बारेमा यसरी डिटेलमा सुनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद भनेर सूरज उपाध्यायले लेख्नु भएको छ आजको कार्यक्रममा दोस्रो गीत छ नेपाली रंगमंचका एक कुशल अभिनेता र नाट्य सम्राट बालकृष्ण समका सुपुत्र रेड नेपालका कुनै समयका डाइरेक्टर पनि जनार्दन सम जो आफै एक कुशल लेखक अभिनेता र गायक पनि हुन् जनार्दन समको नाटक चेतनामा आधारित श्यामश्वेत चलचित्र परिवर्तन जसलाई प्रचार प्रसार डिभिजनले सिंह खत्रीको निर्देशनमा बनाएको थियो साहित्यिक कृतिमा आधारित पहिलो फिल्म भनिएको परिवर्तनका लेखक जनादन समलाई थिए जनादन समको आफ्नै संगीतमा कविवर माधव घिमिरेको यो गीत यहाँ प्रस्तुत छ लाग्दछ मलाई रमाइलो लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मन्तिर पानी भर्ने पाँधेरो मलाई रमाइलो मेरे पाखा पखेरो हिमाल चुली मनतिर पानी का काँधेरो कई हेरू लाल बुरा देसी हेरू प्याउली जति बाँच्ने परेवा बिरह बोल्ने न्याउली बिमार छुन्छ बेलुकी सप्तर्षीको तातीले जुनेली रात बिताउँछु गाउँदा गाउँदै साथीले लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मन्दिर पानी भर्ने पधेरो ठान्छु म हिँड्छुली आँसुको ढिका खसाली यो बिरानो मुलुकमा बस्दैन माया बसाली मनमा घाम नलागे जगत सारा अँधेरो नौ डाँडाको पारीमा प्रीतिको देश छ मेरो प्रीतिको देश छ मेरो काली ले कैलाई ताकर जाने बादल आतल मैले न छोए पानी था कति कोमल दौड़ाई लान्छ मलाई यही बादलु छायाले पर्दछ जहाँ इन्द्रेणी परेला भिज्ने मायाले मलाई रमाइलो मेरै पाखा पखेरो जनादन समको स्वरमा राष्ट्रकवि माधव घिमिरेको शब्दमा यो गीत हामीले प्रस्तुत गर्यौं एक सम्झनाका साथमा फगत एक नजरमा भन्ने गीतका बारेमा शिव समीप लेख्नुहुन्छ आहा बच्चामा सुनेर यो उमेरमा निकै खोजेको गीत धन्यवाद प्रकाश दाजु भनेर उहाँले आफ्नो अभिव्यक्ति जाहेर गर्नुभएको छ भने अमेरिका कलोराडोबाट धना पौडेलजीले फगत एक नजरमा सर्वप्रिय गायकको सर्वप्रिय गीत भनेर लेख्नु भएको छ भने बुटवलबाट भुइँ मान्छेले रोयल्टी नदिने म्युजिक कम्पनीको नाम सार्वजनिक गर्नु पाए हुन्थ्यो भनेर लेख्नु भएको छ भने जयसिंह मरा लेख्नुहुन्छ नेपाली गीतहरूको इन्साइक्लोपेडिया कहलिन योग्य कार्यक्रमका लागि धन्यवाद उज्यालोलाई अन्त सुनिने नसुनिने नेपालीपन बुकीका गीत सुन्दै कार्यक्रम भनेर लेख्नु भएको छ यहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्दै अब चर्चा गर्नेछौ गत हप्ता हामीले नेपाली संगीत आकाशबाट गुमाएका एक गायकका बारेमा गत हप्ता हाम्रा माझबाट एक चर्चित गायक सक्रिय गायक र एक समाजसेवीले विदा लिनुभएको छ लामो समय क्यान्सरसँग संघर्ष गरिरहेका गायक हिक्मत माली जो काठमाण्डुको पुरानो शहर कालीमटी वरपर एक उद्यमीका रूपमा पनि चिनिनुहुन्थ्यो एकमत मालीलाई कुन देशकी जरी हौ तिमी कुन देशकी परि हौ भन्ने गीतका कारण धेरै श्रोता दर्शकले सम्मानका साथ सम्झिने गरेको पाइन्छ तर पुष दुई हजार एकचालिस सालमा रेकर्ड भएको उनको गीत जसका कारण उनको शास्त्रीय संगीतका ज्ञाता हुतराज शर्माको संगीतमा गीत गाउने मौका जुर्यो र गीतकार निरसाको शब्दमा उनलाई गुन्जिने मौका मिल्यो ती हिक्मत मालीलाई हामीले गत हप्ता गुमाएका छौं उनलाई हार्दिक श्रद्धाञ्जली सहित सम्मानका साथ सम्झना गर्दै उनकै स्वरको यो गीत बिन्ती नजारा छ आँसु नजार मैले त तिम्रो मुहारमा ओइली नझर्ने मुस्कान फुलाउने प्रतिज्ञा गरेको थिएँ बिन्ती छ आँसु नजारा शायद तरिका परा झर्ने मुस्कान फुलाउने प्रतिज्ञा गरेको थिएँ बिन्ती छ आँसु शायद देखना ना होला तारा तिम्रो सुदोको त्यो सिन्दूर नजार मैले त तिम्रो मुहारमा गरे नझर्ने मुस्कान फुलाउने प्रतिज्ञा गरेको हिकमत माली आफै एक कुशल गायक उद्योगी र समाजका निम्ति एक चिन्तक थिए र स्वास्थ्यलाई उनले सधैँ आफ्नो साथमा समृद्ध र सशक्त रूपमा लान सकेनन् र क्यान्सर जस्तो एउटा घातक रोगसँग लड्दा लड्दै उनले नेपाली जनसमाजबाट विदा लिए यस गीतका संगीतकार हुतराज शर्मा जो केही वर्ष अघि हामी माझबाट विदा हुनुभयो र हुतराज शर्माका यस्ता कालोजय संगीतहरू लगभग लगभग नेपथ्यमा हराउँदै गएको पाइन्छ हामी हुतराज शर्माका गीत संगीतलाई पनि स्नेह र सम्मानका साथ संकलन गर्दै प्रस्तुत गर्ने क्रममा रहनेछौं हुतराज शर्मा जति बेला रेड नेपालसँग सम्बद्ध थिए त्यति बेला त्यहाँ धेरै यस्ता कलाकारहरू थिए जो वाद्यवादकका रूपमा आबद्ध थिए मादल बजाउन प्रख्यात मानिएका सुन्दर श्रेष्ठ पनि रेड नेपालमा आबद्ध थिए जसलाई त्यति बेला धेरै मान्छेले मादले कान्छा भनेर चिन्थे उनको गीत उकालीमा पनि हजुर मोटर जाँदो रहेछ जस्तो गीतका कारण उनी निकै लोकप्रिय थिए भक्तपुरको बाराई मन्दिरको छेउमा आज भेट भएका हाम्रा अनन्य मित्र सुरेश अवालेले उनको सम्झना गर्दा मलाई एक्कासी उनका समकालीन द्वारिकालाल जोशी झलकमान गन्धर्व र प्रेमदेव गिरीको पनि याद आयो प्रेमदेव गिरी जो नारायण गोपालसँग परिवर्तन फिल्मका लागि गीत रेकर्ड गर्न कलकत्ता गएका थिए र नारायण गोपाल राष्ट्रिय नाचघरको कायम मुकायम महाप्रबन्धक हुँदा प्रेमदेव गिरी राष्ट्रिय नाचघरमा कलाकारका रूपमा आबद्ध थिए अहिले प्रेमदेव गिरी पश्चिमाञ्चलमा बसेर केटाकेटीहरूलाई मादल सिकाउने बाँसुरी सिकाउने एउटा पाठशालाको विकास क्रममा जुटेका छन् पश्चिमाञ्चल जहाँबाट नेपाली चलचित्र चर्चित अभिनेत्री सुषमा शाहीको उदय भयो प्रेमदेव गिरीको उदय भयो त्यो ठाउँमा प्रेमदेव गिरी पुनः फर्केर गएका छन् प्रेमदेव गिरीका समकालीनका रूपमा झलकमान गन्धर्वलाई चिन्न सकिन्छ झलकमान गन्धर्वले आफ्नो पिता दुर्गा बहादुर मिजारको गीत आमैले सोधलिन्ने खोइ छोरा भन्लान् रेड नेपालमा गाउनुभन्दा पहिले नै चेतन कार्कीको नाटक मैले आत्मा बेचेको छैन भन्नेमा गाइसकेका थिए र चेतन कार्की मार्फत नै झलकमान गन्धर्व यो गीत गाउन सिंहदरबारभित्रको रेड नेपालमा प्रवेश गरे हुन त चेतन कार्कीले यो गीत मूल संकलक दुर्गाबहादुर मिजारलाई नै गाउन लगाउन कोशिश गरेका थिए तर दुर्गाबहादुर मिजारले आफ्ना छोरा झलकमान गन्धर्वलाई पठाए र झलकमानकै स्वरमा यो गीत रेकर्ड भयो तर धेरैजनाको इतिहाससँग सम्बद्ध टिप्पणीमा हेर्ने हो भने यो गीतका संकलक दुर्गाबहादुर मिजार नै भन्ने पनि पाइन्छ झलकमान गन्धर्व आफैले संकलन गरेको एउटा अर्को चर्चित गीत जुन हामी कम सुन्ने गर्छौं त्यसलाई आजको अजर अमर गीतहरूमा सन्दर्भ प्रस्तुत गर्दैछौं सुन्तला गायक संकलक झलकमान गन्धर्वलाई गीत गाउन गाह्रो छैन तर झलकमानको गीत रेकर्ड गर्न धेरै गाह्रो थियो झलकमान माइक्रोफोन अगाडि उभिनुभन्दा अगाडि नै अनेक किसिमले तयार हुन्थे उनको तयारी नियन्त्रणभन्दा बाहिर पनि हुन्थ्यो कहिलेकाहीँ रेडियोमा फिल्मको रेकर्डिङमा कुनै साँझ उनको रेकर्डिङ गर्नु छ भने निकै मुस्किल पर्थ्यो किनकि झलकमान दुई तीन बजेपछि नै अलिअलि डुल्किन थालिसकेका हुन्थे काठमाडौँ किर्तिपुरको मत्स्य गाउँमा उनको जीवनको धेरै समय पछिल्लो समयमा बित्यो उनी देहान्त हुँदा उनका छोरा पोखराबाट ढिलो आइपुग्नका कारण शवयात्रा पनि ढिलै शुरू भयो लामो सांगीतिक विरासतमा हुर्केका झलकमानको यो गीतलाई श्वेता ज्ञानु बानियाले पनि टिप्पणी गर्नुभएको छ मेन्सन गर्नुभएको छ हाम्रो ट्विटरमा वाट अ वण्डरफुल सङ जाल जालैमा भनेर उहाँले लेख्नु भएको छ यो गीत पछि प्रवीण गुरूङले पनि रेकर्ड गराउनु भएको छ प्रवीण गुरूङ जसको एउटा मोटरसाइकलमा जाँदै गर्दा पञ्चायती वा अन्तिम शासनकाल शाही शासनकालका एक युवराजसँगको दुर्घटनामा उनको देहान्त भयो र प्रवीण गुरूङको ज्यानको निसाब पाउनुपर्छ भनेर अहिलेका सभासद रविन्द्र अधिकारी त्यति विद्यार्थी नेता थिए उनले लाखौं लाख विद्यार्थीको हस्ताक्षर सहित दरबारमा त्यो एउटा हस्ताक्षरको लिपि पनि बुझाएका थिए तर यसमाथि कुनै नियानिसाब भएन प्रवीण गुरूङलाई हामी गीत मार्फत पनि सम्झिन सक्छौं त्यसै गरिकन हामीलाई हाम्रा ट्विटरमा धना पौडेलले टिप्पणी गर्नुभएको छ जनार्दनसम्मको गीतसँगै घर सम्झे आमा सम्झे साथीभाइ सम्झे भनेर लेख्नुभएको छ भने रतन चन्द लेख्नुहुन्छ अजर अमर गीतहरूसँगै यो छिपिँदै गरेको चिसो रातमा न्यानोपनको आवास लिँदै र त्यसै गरिकन रमेश पौडेल रमेश पाण्डे लेख्नुहुन्छ हरिप्रसाद रिमाललाई शीघ्र स्वास्थ्य लाभको कामना होस् श्वेता ज्ञानु बानिया लेख्नुहुन्छ जहिले सुने पनि मेरो नलेज बढ़ेको जस्तो लाग्छ अझ रमर गीतहरू केवल गीतको कार्यक्रम होइन ऐतिहासिक कार्यक्रम हो भनेर उहाँले जानकारी दिनुभएको छ झलकमानले लोकलयका गीतहरू गाएकै समयमा नेपाली संगीतमा कल्याण शेर्चन त्यसै गरिकन पूर्ण नेपाली र विशेष गरेर आधुनिक गीतबाट पनि नारायण गोपाल फतेमान राजभण्डारीहरूको पनि वर्चस्वशाली युग थियो प्रेमदोज प्रधानले तारको गुरूले तारको बिउ खायो भन्ने गीत गाउँदा वा नारायण गोपालले बहिनीको दया छ भने रोधी घर दाई नाच्यो नभन गाउँदाको समयमै फतेमान राज भण्डारीका धेरै कालजयी लोकलयका गीतहरू आइसकेका थिए त्यसमध्येमा तारादेवीसँग गाएको यो गीतलाई हामी सदा सर्वदा सम्झिने गर्छौं घिन्तङमा घिन्तङ मादलै बा Mm-hmm. हाँ भक्तिमान राज यो युगल स्वरको गीतमा अहिलेको पुस्ताको एउटा इतिहास पनि जोडिएको छ आजकी चर्चित गायिका अन्जु पन्तले फतेमान राजभण्डारीसँग यही युगल गीतबाट रंगमंचमा प्रवेश गरेकी थिइन् र त्यसर्थमा फतेमान राजभण्डारी भण्डारी अन्जु पन्तकी अन्जु पन्तका गुरू पनि थिए र अन्जु पन्तका गुरू फतेमान राज भण्डारीलाई सहस्र श्रद्धांजलि व्यक्त गर्दै यो गीत हामीले सुन्यौं कार्यक्रमको बीचमा हामीलाई केशव शाहजीले सानो सन्देश पठाउनु भएको छ आज खुब खुशी लाग्यो यो धेरै वर्षपछि हरिप्रसाद रिमाल र जनार्दन गीत सुन्न पाइयो यी गीतहरू म स्कूल बोय हुँदा भूगोल पार्कमा गएर सुन्थे हार्दिक धन्यवाद हिक्मत मालीसँग राम्रो फ्रेण्डशीप थियो भनेर लेख्नु भएको छ भने कवि मुरारी सिगदेलले चेतन कार्कीको नाटक मैले आत्मा बेचेको छैनको नाम सच्याएर आत्मा बेचेको छैन मात्र भनेर संशोधन गर्नुभएको छ मुरारी सिगदेलजीलाई हार्दिक धन्यवाद रतन चन्द लेख्नुहुन्छ मै माछी मारम्की वा क्या सुन्दर गर्न प्रिय गीत र स्वर जय अजर अमर गीतहरू भनेर लेख्नु भएको छ संजीत भारतीले हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ अजर अमर गीतहरू धन्यवाद यी मिठा गीत सुनाउनु भएकोमा न्यानो प्रदान गर्नुभएकोमा भनेर लेख्नु भएको छ सुशीला सिलवालले लेख्नुभएको छ अजर अमर गीत बिना मेरो कुनै समय बित्न सक्दैन साउलिन श्रेष्ठ लेख्नुहुन्छ यो चिसो मौसममा प्रकाश सरको जादुमय स्वरसँगै अजर अमर गीतहरूको न्यानोपन महसुस गर्दैछु हिजोको कार्यक्रममा जयदेवको बारेमा बुझ्ने मौका मिल्यो धन्यवाद सर हाम्रा श्रष्टाहरूको विडम्बना नेपालको प्रथम गायक अस्वस्थ हुँदा पनि कसैले मतलब छैन र सुन्दा दुःख लाग्यो उहाँकै एल्बम निकाल्ने कम्पनीले रोयल्टी नदिँदा नदिएको थाहा पाउँदा साह्रै चित्त दुख्यो भनेर लेख्नु भएको छ यहाँहरूको सबैको कामनाले शुभेच्छाले त्यो क्यासेट कम्पनीले सिडी कम्पनीले हरिप्रसाद रिमाललाई छिटै नै रकम देला भन्ने हामी पनि आशा गरौं झलकमान गन्धर्वको माछी मारम गीत सुन्दै गर्दा हामी पश्चिमाञ्चलका पोखराञ्चलका धेरै लोकशैलीका गीतहरूको नजिक पुगेका थियौं पोखरा लोक संगीतको ऊर्जा भूमि पनि हो प्राग भूमि पनि हो त्यहाँ लोक संगीतका अन्वेषकहरू लोक संगीतका श्रष्टा साधकहरूको जमघट हुने थलो पनि छ हिमाली सांस्कृतिक परिवार डाँफे सांस्कृतिक समूह त्यसैको प्रतीक मानिन्छ त्यसै बेलादेखि नै पोखराबाट चौध अञ्चल नृत्य प्रतियोगितामा लोकगीत प्रतियोगितामा भाग लिन आउने धेरै कलाकारहरू मध्ये झलकमान पनि दुई हजार तेइस सालमा एक गीत मार्फत प्रथम भएका थिए र यो इतिहाससँग फेरि जोडिन्छ झलकमानका समकालीनका रूपमा चिनिने कल्याण शेरचनको पनि कल्याण शेरचन नेपालका प्रसिद्ध वेशभूषा विन्यासक तीर्थ शेरचनका भाइ हुन् भने नरबहादुर शेरचन जो हिमालय सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष पनि हुन् उनका पनि भाइ हुन् कल्याण शेरचन्द गोपाल इन्जनका मित पनि हुन् गोपाल इन्जनका दुईजना मित थिए नेपालमा गायक नारायण गोपाल र लोक गायक कल्याण शेरचन्द गोपाल योन्जनले संकलन गरेको कल्याण शेरचन र साथीहरूले गाएको यो पोखरालाई सम्झाउने एउटा लोकगीत पनि देखेँ मैले गोरी पनि देखेँ मैले भए भर्की गाउँ घरकी छोरी देखेँ तर यो आज मैले के देखेँ के देखेँ ससुराकी छोरी पाँच छोरी देखेँ तर यो आज मैले के गरिदिऊ कि भने जस्तो घर भएको भरदिऊ कि मेरो बहिनी लड्न लाग्यो भरदिऊ कि भने जस्तो घर भएको भरदिऊ कि भयो बल्ल चिन्यो कि आज सायद पारी घरबाट हिँड्यो कि मर्दासित भेट भयो बल्ल चिन्यो कि कल्याण शेरचन र साथीहरूको स्वरमा गोपाल न्यनको संकलनको यो गीत थियो पश्चिमाञ्चललाई झल्काउने बिउझाउने गीत गोपालिन्जन लामो समय पोखरालाई नै केन्द्र बनाएर पनि संगीतको अध्ययन अनुसन्धानमा सम्बद्ध भए गोपालिन्जनपछि प्रकाश गुरूङ पनि पोखरा बसे प्रकाश गुरूङपछि गायक दीप श्रेष्ठ पनि पोखरा बसे यी सबै कलाकारले पोखरालाई आफ्नो एउटा चेतनाको प्रेरणाको भूमि मानेका छन् भने अरूण थापाको गायन नै पोखराबाट शुरू भयो आफ्ना मित्र विक्रम गुरूङका साथमा र पोखरालाई धेरै कलाकारले त्यसरी आफ्नो प्रेरणाको स्रोत बनाएका छन् दिनेश राउत लेख्नुहुन्छ जाल जालैमा मै माछी फेवा तालैमा क्या गीत भनेर जेबी गाउँले लेख्नुहुन्छ यस कार्यक्रममा अजर अमर रहिरहने गीतहरू त सुन्न पाइन्छ नै अझै नेपाली संगीत क्षेत्रका विगत र वर्तमान बारेमा जान्न पाइने भएकोले कहिले छुटाउनै सक्दिन यसमा सामी दाईको विशेष योगदान रहेको छ त्यसका लागि धेरै धेरै धन्यवाद छ यहाँलाई जेबी गाउँले मटेला चार सुर्खेतबाट अमृत थापा लेख्नुहुन्छ नेपाली संगीतको स्वर्णिम युगको सम्झना अजर अमर गीतहरूमा विशेष हुनेछ विशेष हुने आशा छ भनेर लेख्नुभएको छ जापानबाट रवि बुढाथोकी लेख्नुहुन्छ अजर अमर गीतहरू रमाइलो जानकारीमूलक कार्यक्रम क्षतिज बान्तवा राईले एउटा जिन्दल भन्ने रेडियोको तस्विरसहित यहाँ लेख्नुभएको छ दाजु यही कार्यक्रमको लागि भनेर किनेको रेडियो हो यो पछिल्लो हरिभक्त कटवालदेखिको सबै छुट्यो कति डाउनलोड गर्दा पनि भएन एफएम कार्यालयमा पनि बुझे कुनै उपाय भएन दाजु कृपया यो कार्यक्रमलाई सिधै पुनः रेकर्डेडको रूपमा सुन्ने व्यवस्था मिलाउनु पर्यो भनेर उहाँले गुनासो पनि राख्नुभएको छ क्षितिज बान्तवा राईजी सशिन्द्र गौतमजीले तपाईँको सुझाव टिप्पणीलाई सुनिरहनु भएको छ सायद मनन गर्नुहुनेछ र यसलाई प्राविधिक रूपमा कसरी सम्बलता दिने हामी कोशिश गर्ने नै छौं र शर्मिला शर्माले टिप्पणी गर्नुभएको कुरा भावुक छ यहाँ उहाँ लेख्नुहुन्छ प्रकाश दाई you make me cry today धेरै कुराको सम्झना आयो बिन्ती छ आँसु नझार सुनेपछि एकमत मालीको यो भावुक गीत र एकमत माली भर्खरै हाम्रो माझबाट हराउनु भएको छ हामीले गुमाएका छौं उनलाई नेपाली सुगम संगीतका एक होनहार गायक र हुतराज शर्माको त्यस्तै सबल संगीत हामीले सुन्दाखेरि धेरैलाई आफ्नो अतीत बाल्यकाल रेडियोका गीतहरूको जिन्दगी याद आएको छ हाम्रा माझमा त्यसरी सम्झना गर्न सकिने दुईजना कलाकारको चर्चा हुन आउँछ जुन कलाकारको मैले अघि नै चर्चा गरे मादले कान्छा अर्थात सुन्दर श्रेष्ठ उकालीमा पनि हजुर मोटर जाँदो रहेछ जस्तो गीतका गायक सुन्दर श्रेष्ठको संकलनमा सत्यनारायण राज भण्डारी द्वारिकालाल जोशी जस्ता कलाकारले धेरै गीत गाएका छन् तर विदुर खड्गा सुन्दर श्रेष्ठ राम थापा जस्ता कलाकारले संकलन गरेका यो उपत्यकाकै लोकगीतहरू पनि अत्यन्त सुगम सरल र सुरम्य मानिन्छन् यहाँ प्रस्तुत छ द्वारिकालाल जोशी र सत्यनारायण राज भण्डारीको यो वजनदार लोकलयको गीत देउरालीको ढुङ्गे धारा पानी भने थोपा थोपा गागरी भरौ भन्दा कठै साँझ पनि पर्ने होला गौरालीको ढुङ्गे डाँडा पानी भने थोपा थोपा गागरी भरौ भन्दा कठै साँझ पनि पर्ने होला एउटालेको ढुङ्गे डाँडा शरीरको चोखोपना मुहारले देखाएको जस्तो है तर तिम्रो बुलाकीले कसैलाई बोलाएको जस्तो है शरीरको चोखोपना मुहारले देखाएको जस्तो है तर तिम्रो बुलाकीले कसैलाई बोलाएको जस्तो है सबैले सोचेको पूरा कहिले हुन झुटो तिम्रो आँखा त्यसै मिठो गाजलको के आजो एउटालेको ढुङ्गे धारा पानी भने थोपा थोपा नागे खरो भन्दा कठै साँझ पनि पर्ने होला देउरालीको ढुङ्गे धारा मलाई लाग्छ तिम्रो पैसा सत्रभन्दा बढी छैन तर तिम्रो व्यवहारमा केही पनि कमी छैन मलाई लाग्छ तिम्रो पैसा सत्रभन्दा बढी छैन तर तिम्रो व्यवहारमा केही पनि कमी छैन अमृत भन्दा पनि चोखो विचार बोली सुने त्यसैलाई मैले आफ्नो जिन्दगीको खुसी भने एउटालेको ढुङ्गे धारा पानी भने थोपा थोपा गाग्री भरौँ भन्दा कठै साँझ पनि पर्ने होला देउरालीको ढुङ्गे धारा पानी हाम्रो फेसबुकमा कमल कार्की लेख्नुहुन्छ जुन जे विषय उठान गरे पनि प्रकाश दाईको प्रस्तुतिले कार्यक्रमलाई अविस्मरणीय बनाउँछ कमल कार्कीजी श्वेता ज्ञानु बानिया र घना पौडेललाई हार्दिक धन्यवाद भन्दै आजको कार्यक्रम अजर अमर गीतहरूबाट सशिन्द्र गौतम र प्रकाश सामीलाई विदा दिनुहोस् आगामी बिहिबार हामी एक विशेष श्रृंखला लिएर उपस्थित हुनेछौं त्यतिन्जेललाई यो शुभ समयबाट हामी विदा हुनेछौं कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज